के गर्नु धड्कनै नभएसी मुटु भएर के गर्नु धड्कनै नभएसी यो मार्मिक मुक्ताक श्याम श्रेष्ठ स्वप्निलजीको आजको कार्यक्रम मुक्तक मालाको सुरुवातमै मैले सुटुक्क उहाँको मुक्तक बोले श्याम श्रेष्ठ स्वप्निलजी बुकोड चार गोर्खा उहाँको घर हो श्याम श्रेष्ठ स्वप्निलजीका यिनै मनसुने मुक्त घरसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु श्रोता आजको बसाइमा मसँग तपाईँले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै खर्पर साथैमा छन् सवाल जवाफ मुक्तक पनि छ मसँग आज म विशेष त कार्यक्रममा केही नवीन नामहरू जोड्नेछु कार्यक्रम मुक्तकमालाको लागि भने नवीन नाम है मुक्तक त उहाँहरूले पहिलेदेखि नै लेखिरहनु भएको होला आज रेडियोभिजनको जन्मदिन पनि दुई हजार उनसत्तरी साल आजकै दिन अर्थात् चैत्र चौध गते रेडियो भिजनले आफ्नो प्रसारण सुरु गरेको थियो त्यस्तै मुसुक्क मुस्कुराइरहनु भएको छ प्रविधि संयोजनमा कविता श्रेष्ठजीको पनि आज जन्मदिन कविता श्रेष्ठजीलाई पनि अनि रेडियो भिजनको हामी सम्पूर्ण टिमलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरो तर्फबाट अनि मुक्तक मालाको तर्फबाट तपाईँ सम्पूर्ण श्रोताको तर्फबाट त्यस्तै श्रोता कार्यक्रम मुक्तक माला सञ्चालन भएको आज एक सय पचासौँ हप्ता पुगेको छ आज एक सय पचासौँ अङ्क लिएर म उपस्थित भएको छु यहाँसम्म कार्यक्रम मुक्तक मुक्तकमाला आइपुग्दा तपाईँले गर्नुभएको माया तपाईँहरूले दिनुभएको माया यसरी नै आगामी कयन वर्षसम्म हामीलाई रहिरहोस् तपाईँहरू सम्पूर्णमा यो खुसी मैले बाँड्न चाहेँ कार्यक्रममा अब भने मुक्तक बोलौँ होला मुक्तक धेरै छन् मसँग कार्यक्रम सुन्दै गर्नुहोस् ल रात उस्तै छ अनि प्रभात उस्तै छ रात उस्तै छ अनि प्रभात उस्तै छ चोट अनि वेदनाको खात उस्तै छ जे जे पर्छ जिन्दगीमा भोग्दै जानेछु दुखियाको साथ हेर्ने जमात उस्तै छ दुखियाको साथ हेर्ने जमात उस्तै छ मैले अर्को मुक्तक जुडे श्रोता यो मुक्तक श्याम किरातीजीको हाल उहाँ प्रवासमा हुनुहुन्छ नेपालको घर भने उहाँको उदयपुर पाँच पञ्चावती चार नेपाल टार हो त्यस्तै श्रोता कार्यक्रममा म अर्को मुक्तक जोड्दैछु अनिश मोक्तानजीको बगिरहेको बालुवा जस्तै हुन्छ यहाँ मानिस बगिरहेको बालुवा जस्तै हुन्छ यहाँ मानिस सुख खोज्दा दुःख भोगी रुन्छ यहाँ मानिस बाँचुन्जेल अरेको कुरामा पछि पछि लाग्दै अन्जान व्यक्तिको कुरा सुन्छ यहाँ मानिस अन्जान व्यक्तिको कुरा सुन्छ यहाँ मानिस अर्को मुक्तक लिएँ यो मुक्तक अनिस मोक्तानजीको शान्तिनगर चारझापा उहाँको घर हो उहाँ पनि हाल प्रवासमा हुनुहुन्छ आज पनि नि बिल्कुलै नवीन नामहरू बढीभन्दा बढी कार्यक्रममा म जोड्नेछु अनिस मोक्तानजीले पनि पहिलोपटक हामीलाई मुक्तक पठाउनु भयो अर्को मुक्तक छ मसँग सौगात सङ्ग्रामजीको सच्चा वीर सपुतको घाँटी लुचिए स्वच्छा वीर सपुतको घाँटी लुचिए आमा दिदी बहिनीको सिन्दुर पुछिए प्राप्ति खोइ टुहुरा अपाङ्ग खोइ त गल्ती बिना मुद्दा मामिलामा मुछिए गल्ती बिना मुद्दा मामिलामा मुछिए सौगात सङ्ग्रामजीले पहिलो पटक नै हुनुपर्छ मुक्तक पठाउनु भएको सम्पर्क ठेगाना लेख्दै लेख्नु भएनछ अर्को मुक्तक छ मसँग भरत आचार्यजीको हुने बिरुवाको चिल्लो पात भन्थे भाले हुने बिरुवाको चिल्लो पात भन्थे भाले रोज्नुपर्छ राम्रो बिउको साथ भन्थे भाले खेती गर्दा र गर्जम गर्दा विचार फुर्याउनु असल कमसल नचिन्दा हुन्छ घात भन्थे भाले असल कमसल नचिन्दा हुन्छ घात भन्थे भाले बाघको कुरालाई मुक्तकमा उठाउनुभयो भरत आचार्यजीले उहाँ पनि नवीन नाम हाम्रो लागि कार्यक्रम मालाको लागि सम्पर्क ठेगाना भने अह हटाउँदै हटाउनु भएनछ अर्को मुक्तक म लिन्छु निश्चल पङ्कजीको मुक्तक मसँग रहेको छ गर्नुसम्म दुःख गरियो परदेशमा गर्नुसम्म दुःख गरियो परदेशमा कयौँ बर्खे फेल तरियो फर्तेसमा बोकेर आएको थिएँ सपनाको भारी टुटे सपना मुर्छा परियो परदेशमा टुटे सपना मुर्छा परियो परदेशमा परदेशको पीडा चार हरब मुक्तकमा समेटेर निश्चल पङ्कजीले रुकुम घर र हाल भारतबाट हामीलाई यसरी सम्झनुभयो अर्को मुक्तक छ मसँग रामकुमार प्रधानजीको मेरो मनको वेदना दिनु प्रिया मेरो मनको वेदना दिनु प्रिया आँखाको डिलबाट दिनु प्रिया मेरो लागि तिम्रो त्यो मुटुमा माया भए मलाई आफ्नो शम्सी दिनु प्रिया मलाई आफ्नो शम्सी दिनु प्रिया यो मिठो अनुरोध रामकुमार प्रधानजीको अनुरोध मकनपुर थाहा नगरपालिका एक उहाँको घर हो हाल युएमा हुनुहुन्छ हामीलाई उहाँले पनि पहिलो पटक नि सम्भवतः सम्झनुभयो अब भने श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नुहोला मसँग प्रकाश प्रभाकरजीको मुक्तक रहेको छ इन्द्रिणी पोखरी छ घोटाङ उहाँको घर हो प्रकाश प्रभाकरजीका मुक्त खराबहरूसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई दिलको बगैँचामा गुलाब उनको थियो दिलको बगैँचामा गुलाब उनको थियो म कवि कहलिए भाव उनको थियो कति माया गर्छु प्रश्न गर्थेँ म मर्छु म तिमी बिनायो जवाफ उनको थियो मर्छु म तिमी बिनायो जवाफ उनको थियो चल्दै मर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला मताल पत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला प्रकाश प्रभाकरजीका मुक्तकरहरूसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तकमालामा मैले तपाईँहरू समक्ष राखेँ मुक्तक माला तपाईँ रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा सुनिरहनु भएको छ आजको बसाइमा म तपाईँकै मुक्तकरपहरू हालो पालो लिइरहेको छु मान्छेहरू खास खास तिम्रो बस्तीमा छन् मान्छेहरू खास खास तिम्रो बस्तीमा छन् कमारा कमारी र दास तिम्रो बस्तीमा छन् अरे यार मुख खोलिरहनु जरुरी छैन थोरै सत्सन धेरै बदमास तिम्रो बस्तीमा छन् थोरै सत्सन धेरै बदमास तिम्रो बस्तीमा छन् वाह यो कच्छपको मुक्त युवराज बस्नेत बन्दीजीको कागेल एक बाहुन्डी सोलुखुम्बु उहाँको घर हो हाल मार्तडी बाजुरामा हुनुहुन्छ यो पराज बस्नेत बन्दीजी कार्यक्रम मुक्तकमालामा नियमित रूपमा यसरी नै आउनुहुन्छ कार्यक्रममा म अर्को मुक्तक जोड्न चाहन्छु श्रोता मसँग मुक्तक छ रोशन नेउपाने सालिनजीको मैले आँखामा आँसु थमाएको देखेर मैले आँखामा आँसु थमाएको देखेर तिमी अर्कैसँग रमाएको देखेर आफन्त नि आश टाँडिँदैछन् रे इमान बेची बेइज्जत कमाएको देखेर इमान बेची बेइज्जत कमाएको देखेर र सन्यौ पाने सालिन्जीको यो मुक्तक धुवाकोट भक्तपुर उहाँको घर हो अर्को मुक्तक छ मसँग श्रोता एनके अजनबीजीको यहाँ अरू सबै सस्तै हुन्छ रे यहाँ अरू सबै सस्तै हुन्छ रे पढाइ पनि आफ्नो जस्तै हुन्छ रे न त निन्द्रा लाग्छ न भोक लाग्छ माया बसेपछि यस्तै हुन्छ रे माया बसेपछि यस्तै हुन्छ रे हो है माया बसेपछि कस्तो कस्तो हुन्छ मुक्तकमा उतारेर हामीलाई पठाउनु भयो एनके अजनबीजीले मस्टा बण्डाली चार आसामुहाको मुहाको घर हो अर्को मुक्तक मसँग छ सरज बुढाजीको तिम्रो सहरमा मनको कमी छ तिम्रो सहरमा मनको कमी छ मान्छेमा आफ्नो पनको कमी छ सबैलाई स्वार्थी मतलब छ आफ्नै सबैलाई माया गर्ने जनको कमी छ तिम्रो सहरमा मनको कमी छ मान्छेमा आफ्नो पनको कमी छ सरोज बुढाजी धनगढी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तकमा लिन्छु श्रोता मसँग मुक्तक छ गोविन्द काफ्लेजीको पत्नीलाई मात्रै नै अत्यन्तै प्रेम गर्नुहुन्न पत्नीलाई मात्रै नै अत्यन्तै प्रेम गर्नुहुन्न उनकै मात्र विश्वासमा नि पर्नुहुन्न वृद्ध मातापितालाई छोडी हे दाजुभाइ हो आफू चाहिँ सहरतिर डेरा सर्नुहुन्न आफू चाहिँ सहरतिर डेरा सर्नुहुन्न ओ है आमा बाबालाई बुढेसकालको सहारा भन्नुपर्छ भनेर मुक्तकमा लेखेर पठाउँदै हुनुहुन्थ्यो गोविन्द काफ्लेजी पानी नौ पाल्पा उहाँको घर हो हाल कुबेतमा हुनुहुन्छ अर्को मुक्तक पुष्प आर्चेजीको मसँग छ श्रोता मेरो आत्मा मसँग छुटेर जाँदैछ मेरो आत्मा मसँग छुटेर जाँदैछ हेर्दा हेर्दै संसारसँग टुटेर जाँदैछ आखिर संसारको रित नै यस्तै छ मेरो सबै नाता ऊ लुटेर जाँदैछ हेर्दा हेर्दै संसारसँग टुटेर जाँदैछ पुष्प आर्चेजी जुरोपानी नौ झापा उहाँको घर हो हाल मरुभूमिबाट भनेर यसरी हामीलाई चार हरप कोरेर सम्झनुभयो अर्को मुक्त कहाँ मसँग प्राप्त भएको छ होली विशेष मुक्तक मलाई प्राप्त भएको छ होली त गइसक्यो तर म लिँदैछु यो बराज गौतम अन्तर्मुखीजीको मुक्तक अबको क्रममा कसरी मनाऊ होली भाग्य पोलेको खरानी घसेर कसरी मनाऊ होली भाग्य पोलेको खरानी घसेर तपाईँ आफै भन्नुहोस् भिन्न संस्कृतिको देशमा बसेर नेपाली चाडबाड आउँछ चिमोड्छ यो मन बेसरी शरीर सुक्यो साउनसरी आँखाबाट खसेर शरीर सुक्यो साउनसरी आँखाबाट खसेर परदेशको बसाइ अनि नेपालमा मनाइरहने चाडपर्वहरूले परदेशमा कति गाह्रो हुन्छ कति साह्रो हुन्छ भनेर युवराज गौतम अन्तर्मुखीजीले मुक्तका हरफहरूमा हामीलाई बताउनुभयो कलेरी आठ दादिङ उहाँको घर हो हाल कतारमा हुनुहुन्छ युवराजी आगामी वर्षको होली आगामी वर्षको दसैँ तिहार तपाईँको पनि नेपालमै बितोस् स्वदेशमै बितोस् तपाईँलाई हाम्रो शुभकामना अबको क्रममा श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्त प्रदेशी कान्छा नुख मगर्जीको रहेको छ अरुणोदय तिन कि हुँ जो पानी तनहु उहाँको घर हो हाल साउदीमा हुनुहुन्छ परदेशी कान्छा नुक मगर्जीका मुक्तकरबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई हिजो राति सपनीमा यो शरीर ढलेको देखेँ हिजो राति सपनीमा यो शरीर ढलेको देखेँ गाउँघर जताततै म मरेको हल्ला चलेको देखेँ आफन्त झुटे उठाए लास पुर्याए शमशानमा एकछिनपछि आफैलाई चितामा जलेको देखेँ एकछिनपछि आफैलाई चितामा चलेको देखेँ के देखे सपना मैं मरी गाए को मैं मरी गाए को बतास बिनु को फूल धई झरी गाए को love. माया माझमा पियारा संसारमा जन्म दिएर ईश्वर बैसमा नामारा बैसमा नामारा आजै राती के देखे सपना मैं मरे गएको परदेशी कान्छा नुक मगर्जीका मुक्तकर योगी श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो मुक्तक माला तपाईँ रेडियो बिस एकानब्बे दशमलव छ मेगार्समा सुनिरहनु भएको छ तपाईँ कार्यक्रम मुक्तकमाला नियमित सुन्नुहुन्छ सुन्ने मन हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com त्यस्तै प्रकाश हरियालजीको blog Chuku Prakash dot blog spot dot com अनि त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले युट्युबमा गएर सर्च गर्नुभयो भने पनि मुक्तक माला पाउन सक्नुहुन्छ है अब भने श्रोता कार्यक्रममा भेला भएको छ सधैँ चाहिँ सवाल जवाफ मुक्तको यो पालाको सवाल जवाफ मुक्त हामीलाई साहित्य प्रेमी मानबहादुर बाघजी र अनु ठगुन्नाजीले लेखेर पठाउनु भएको छ सधैँ चाहिँ सवाल जवाफ मुक्तकमा मलाई साथ दिन टिका पोखरेलजी आइसक्नु भएको छ साहित्य प्रेमी मानबहादुर बागजीका मुक्तकर्पहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ त्यस्तै अनु ठगुन्नाजीका मुक्तकर्पहरूमा टिका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ साहित्य प्रेमी मानबहादुर बाग्सीको घर बजाङ हो हाल भारतमा हुनुहुन्छ अनु ठगुन्नाजीको घर महेन्द्रनगर दैजी हो अबको क्रममा सवाल जवाफ मुक्तक हामी राख्दैछौँ सुरु गरौँ सवाल जवाफ अनु ठगुन्नाजीबाट लुके माया लाउने छैन अब लुकी छिपी माया लाउने छैन अब यो मन दुखाउन आउने छैन अब थाहा छ मलाई अर्कै रोज्या छौ तिमीले चाहेर नि तिम्रो साथ पाउने छैन अब चाहेर नि तिम्रो साथ पाउने छैन अब लुकी छिपी माया लाउन आऊ भनेको छैन लुकी छिपी माया लाउन आऊ भनेको छैन खुसी छु तिमीसँग छाडी जाऊ भनेको छैन माया गर्छु तिमीलाई अरू सोच्ने छैन प्रियसी भगवान् साक्षी राखी कसम खाऊ भनेको छैन भगवान् साक्षी राखी कसम खाऊ भनेको छैन खुसी हुन्छु सदा तिम्रो साथ पाएँ भने खुसी हुन्छु सदा तिम्रो साथ पाएँ भने विरतीका मिठा मिठा बात पाएँ भने यो मन कति ढुक्क हुने थियो प्रियतम झर्दो आँसु थामिदिने हात पाए भने झर्दो आँसु थामिदिने हात पाए भने विश्वास गर त्यो मन रुन दिने छैन हेर विश्वास गर त्यो मन रुन दिने छैन हेर मेरै हौ पराईको हुन दिने छैन हेर कसम यो ज्यानको बाजी थापेर तिम्रो मुहार आँसुले धुन दिने छैन हेर तिम्रो मुहार आँसुले धुन दिने छैन हेर ख्याल गर्नु आफ्नो मेरो पीर नलिनु ख्याल गर्नु आफ्नो मेरो पीर नलिनु फुटिया रहेछ आफ्नो भन्दै तकतिर नलिनु मनमुटुमा मैले नि सजाएको छु कसम हजुर त्यो मनमा अरू कसैको तस्बिर नलिनु त्यो मनमा अरू कसैको तस्बिर नलिनु तिम्रो अनि मेरो एउटै संसार बनाउँछु तिम्रो अनि मेरो एउटै संसार बनाउँछु जीवन जिउने यस्तो एउटा आधार बनाउँछु तिमी र म र तिमी बन्ने सपना बुनेदेखि त्यही सपनामा ढुक्क हौ साकार बनाउँछु जीवन जिउने यस्तो एउटा आधार बनाउँछु अब सहरबाट गाउँवास गर्नु पर्ला अब सहरबाट गाउँवास गर्नु पर्ला जीवनमा एउटा कुरा खास गर्नु पर्ला दुई ज्यानको जिउने एउटै मुटु भएपछि यो जिन्दगी त्यो नाममा पास गर्नु पर्ला यो जिन्दगी त्यो नाममा पास गर्नु पर्ला पक्कै भुल्छौ सहर तिमीले गाउँमा बास पाएपछि पक्कै भुल्छौ सहर तिमीले गाउँमा बास पाएपछि जसलाई चाह्यो उसैलाई खास पाएपछि हामी दुईको फिरतीको यस्तो अमर कथा भन्छ तिम्रो दिलले मेरो दिलमा पास पाएपछि तिम्रो दिलले मेरो दिलमा पास पाएपछि हाँसै खेले आजसम्म माइती घरको माटोसँग हाँसै खेले आजसम्म माइती घरको माटोसँग जीवन काट्छु गाउँको गुन्द्रुक ढिँडो आँटोसँग खिस्सी डाहा गर्लान दुनियाँ सहरबाट म गाउँ झर्दा मेरो मन त रमाउँछ पिरतीको लगन गाठोसँग मेरो मन त रमाउँछ पिरतीको लगन गाँठोसँग आधा म आधा तिमी आधा म आधा तिमी मेरो दिलकी राधा तिमी ज्ञानी रहेछौ गुणी रहेछौ कति सोझी साधा तिमी कति सोझी साधा तिमी जीवन धान्न देश प्रदेश गर्नु पर्ला है जीवन धान्न देश प्रदेश गर्नु पर्ला है कहिले लेख कहिले बेसी झर्नु पर्ला है जब मलाई एक्ली बनाई छाडी गयो भने तिम्रै याद सङ्गाली दिन गुजार्नु पर्ला है तिम्रै याद सङ्गाली दिन गुजार्नु पर्ला है र व्यवस्थालाई तिमीले बुझ्छौ होली र व्यवस्थालाई तिमीले बुझ्छौ होली एक्लै हुँदा आँसुको फेलमा रुच्छौ होली थालीमा फुल अबिर चन्दन लिएर सधैँ मेरै खुसीका लागि देउता पुच्छौ होली मेरै खुसीका लागि देउता पुच्छौ होली हँसाउने अनि रुवाउने खेल हो जिन्दगी हँसाउने अनि रुवाउने खेल हो जिन्दगी दुई मुटु अनि धड्कनको मेल हो जिन्दगी जीवनको यथार्थलाई बुझ्यौ भने हेर आफ्नो गति आफै लिने रेल हो जिन्दगी हँसाउने अनि रुवाउने खेल हो जिन्दगी रुदा पनि हाँसुमा हाँसो मिलाएर हेर्छु रुँदा पनि आँसुमा हाँसो मिलाएर हेर्छु फाटे भने दुई मन हाम्रा सिलाएर हेर्छु मेरा लागि यत्रो त्याग समर्पण गरेकी छौ मेरो भागका हरेक खुसी दिलाएर हेर्छु मेरा भागका हरेक खुसी दिलाएर हेर्छु माया प्रेम अनि थोरै थोरै शङ्खा यस्तै यस्तै कुरा समावेश गरिएर बनाइएको मिठो सवाल जवाब हामीलाई लेखेर पठाउनु भएको थियो साहित्य प्रेमी मानबहादुर बाघजी र अनुठक नाजीको सवाल जवाब सुन्ने मन तपाईँलाई थियो होला भन्ने मन हामीलाई हुँदाहुँदै सकियो सवाल जवाब लेखेर पठाउनुभयो मानबहादुर बाघजी र अनुठक नाजी तपाईँहरूलाई धेरै धेरै धन्यवाद त्यस्तै सवाल जवाब मुक्तकभरि मलाई साथ दिनुभयो टिकाजी तपाईँलाई पनि मुरिका मुरी धन्यवाद भने श्रोता कार्यक्रममा म अर्को एउटा गीत जोड्न चाहन्छु मसँग मुक्तक छवि किरण अधिकारीजीको रहेको छ बाघचौर नगरपालिका एक पिपल नेता सल्यान उहाँको घर हो छवि किरण अधिकारीजीका मुक्तकलापहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई लुटिएका खुसीहरू असुल्न नसकिँदो रहेछ लुटिएका खुसीहरू असुल्न नसकिँदो रहेछ छाता छुल्ल यो मन बटुल्न नसकिँदो रहेछ हो मनको मान्छे एक एक टाढियो भने जति गरे नि बहाना भुल्न नसकिँदो रहेछ जति गरे नि बहाना भुल्न नसकिँदो रहेछ एकै पलमा सल्यानका मुक्तकार छवि किरण अधिकारीजीका मुक्त यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो रेडियो भिजनमा सुन्नुभयो आजको अङ्कमा पनि म तपाईँकै मुक्त खराबहरू लिइरहेको छु हालो पालो जोडिरहेको छु आँसु वर्षा नै ठिक छु म घाम बनाउँछु नभन आँसु वर्षा नै ठिक छु म घाम बनाउँछु नभन मलाई कृष्ण गोपाल श्याम बनाउँछु नभन सीताको मायामा पागल बनेको राक्षस जस्तै म रावण नै ठिक छु मलाई राम बनाउँछु नभन म रावण नै ठिक छु मलाई राम बनाउँछु नभन ओहो हो यो मुक्तक सन्तोष भट्टराईजीको अर्घ खाँची उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ सन्तोष भट्टराईजीका यिनै मुक्त गरबसँगै अर्को मुक्तक लिँदैछु म सन्दीपा श्रेष्ठजीको खुसी थियो जिन्दगी चलाएर गयो खुसी थियो जिन्दगी चलाएर गयो मलाई त दुःखमा नै ढलाएर गयो सधैँभरि मेरो रानी आफ्नो ठान्छु भन्थ्यौ जाने बेला नाता नलाएर गयो मलाई त दुःखमा नै ढलाएर गयो सन्दीप श्रेष्ठजी पनि पहिलो पटक नै आउनुभयो सम्भवत सिजुवा सात सौठा मोरङ उहाँको घर हो अर्को मुक्तक मसँग छ मन्जु अञ्जनाजीको दुई मुटुको एउटै थर्कन बनाउँदा कस्तो होला दुई मुटुको एउटै थर्कन बनाउँदा कस्तो होला एक आपसमा दुःख सार्दै रमाउँदा कस्तो होला मेरो जस्तै तिम्रो पनि सँगै बाँच्ने चाह भए आत्मविश्वास गरी हिम्मत जुटाउँदा कस्तो होला आत्मविश्वास गरी हिम्मत जुटाउँदा कस्तो होला पक्कै पनि कच्चप कच्चप होला मन्जु अञ्जनाजीको यो मुक्तक सुर्खेत उहाँको घर हो अर्को मुक्तक भोला आचार्य फुच्चेजीको मसँग रहेको छ सानीलाई उसले बगाएको हो त्यही बेला सानीलाई उसले बगाएको हो त्यही बेला मलाई गलत आरोप लगाएको हो त्यही बेला किन आउँछ यो वर्षा ऋतु वर्षै पछि मेरो घरखेत बगाएको हो त्यही बेला मेरो घरखेत बगाएको हो त्यही बेला ओहो बर्बाद पारे रहेछ है वर्षायामले तपाईँलाई बोला आचार्य फुच्चेजीको यो मुक्त खोटाङ मातिम चार उहाँको घर हो हाल दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ बम बहादुर कार्कीजीको पानीमा आगो बल्छ कि भन्ने डर पानीमा आगो बल्छ कि भन्ने डर व्यर्थै खोल्ला चल्छ कि भन्ने डर बल्ल तल्ल बनाएको बालुवाको घर बस्न नपाई ढल्छ कि भन्ने डर बस्न नपाई ढल्छ कि भन्ने डर बम बहादुर कार्कीजी पहिलोपटक मुक्तक मालामा आउनुभयो मलाई त्यस्तै लाग्छ सम्पर्क ठेगाना छुटाउनु भयो अर्को पाला पक्कै हटाउनु होला अर्को मुक्तक म लिँदैछु सीमा आँसुजीको खै कस्तो माया लाइयो रहरै रहरमा खै कस्तो माया लाइयो रहरै रहरमा भेटिन खोज्दा कतै त्यो स्वार्थी सहरमा रूप र धन सम्पत्तिको लोभमा परिहास डुबाई गयो साँचो माया त्यो नहरमा डुबाई गयो साँचो माया त्यो नहरमा सीमा आँसुजी इलामबाट आउनुभयो हामी समक्ष अर्को मुक्तक समूहसँग दीप दर्शन गाउँलेजीको विकृति र अन्धविश्वास सबै मिली बाँच्नुपर्छ विकृति र अन्धविश्वास सबै मिली बाँच्नुपर्छ संस्कृति र इतिहास पुस्तालाई साँच्नुपर्छ हिंसा र अशान्तिले वितण्डा मचाउँदा हाम्रो मूल्य मान्यतालाई हृदयमा गाँच्नुपर्छ हाम्रा मूल्य मान्यतालाई हृदयमा गाँच्नुपर्छ दिपदर्शन गाउँलेजीको यो मुक्तक शनि अर्जुन नगरपालिका सेतो पानी छापा उहाँको घर हो अर्को मुक्तक विनोद छेत्रीजीको मसँग छ श्रोता यो देशको भ्रष्ट दुष्ट लगाउ पाखा ईश्वर यो देशको भ्रष्ट दुष्ट लगाउ पाखा ईश्वर जरैदेखि मासैनको सबै शाखा ईश्वर अन्याय र अत्याचारको रजाई अन्तै गर्ने देशका दुश्मन देख्ने खोला आँखा ईश्वर देशका दुश्मन देख्ने खोला आँखा ईश्वर विनोद छेत्रीजी बाधे एक धनखुट्टाबाट पहिलो पटक नै आउनुभयो अब भने श्रोता अर्को एउटा गीत सुनौँला हामी आकाश शेर्पा यात्रीजीको मुक्त कहिले मसँग रहेको छ सिद्धिचरण नगरपालिका तिन ओहलडुङ्गा उहाँको घर हो हाल कुवेतमा हुनुहुन्छ आकाश शेर्पा यात्रीजीका मुक्त खरबहरूसँगै अर्को एउटा गीत तपाईँलाई भारी भएको मन फुकाउनु छ भारी भएको मन फुकाउनु छ भित्री मनको कुरा सुनाउनु छ तिम्रो साथमा हुँदा खुसी हुन्छु सँगै बसेर पीडा बोलाउनु छ सँगै बसेर पिँडा बोलाउनु छ जसको काखमा हस्थे उसकै काखमा रुने मन थियो आँखमा हाँस्थे हिजो उसकै काखमा रुने मन थियो मरे भने मरिहाले बाँचे तिम्रै हुने मन थियो मरे भने मरिहाले साँच्ची तिम्रै हुने मन थियो जसको काखमा हस्थे हिजो उसकै काखमा रुने मन थियो भयो मेरो आफ्नै सुर भयो उसको आफ्नै सुर भयो खाको कसम सबै तक्न चुर भयो लाखो माया खाको कसम सबै तक्न चुर भयो म बिना त मर्ने मन छे आज तिमीको सङ्ग छौ तिम्रो खुसी चाहन्छु म जहाँ जसको जोसँग छु जसको काखमा हाँस्थे जो उसकै काखमा रुने मन थियो आकाश शेर्पा यात्रीजीका मुक्त खबरसँगै यो मिठो गीत मैले कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष राखेँ आजको कार्यक्रम मुक्तक मालामा तपाईँहरूका मुक्तक बोल्ने यो सिलसिला श्रोता यति मात्रै आजको अङ्कमा मैले विशेष त नवीन नामहरू उठाएँ आशा गर्छु तपाईँलाई कार्यक्रम मन पर्यो या मन परेन तपाईँले आफ्ना प्रतिक्रिया हामीलाई लेखेर पठाउन सक्नुहुन्छ सँगै मुक्तक अनि सवाल जवाब पनि लेखेर पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम मुक्तक माला रेडियो बिच एकानब्बे दशमलव छ मेघार्च भद्रपुर रोड बिर्तामोड झापा त्यस्तै हाम्रो mail ID Muktak Mala at the rate Gmail dot com M K T K Muktak ಎಮಎಾಲೆ Mala Muktak Mala at the rate Gmail dot com सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हामी फेसबुकमा गएर तपाईँले मुक्तक माला भनेर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समेसनका निमित्त रमेशजी र कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झाँदै म मदन भण्डारी आजलाई भने जाँदा जाँदै कविताजीको आज जन्मदिन मैले कार्यक्रमको सुरुवातमा पनि भनेको थिएँ अनि रेडियो भिजनको पनि आज जन्मदिन कविताजी कति वर्ष पुग्नुभयो मलाई थाहा भएन रेडियो भिजन चाहिँ आज तिन वर्ष पुरा पुगेर चार वर्ष लाग्यो एउटा मुक्तक जन्मदिन विशेष मुक्तक मेरो रेडियो फिसन अनि कविताजीलाई जहाँ पाउ राख्छौ तिमी त्यही फुल मगमगाओस् जहाँ पाउ राख्छौ तिमी त्यही फुल मगमगाओस् सारा सृष्टि ब्रह्माण्डमा तिम्रै मात्रै चर्चा छाओस् जन्मदिनको सुख क्षणमा यही मेरो कामना छ तिम्रो खुसी सजाउने अझै सयौं वर्ष आओस् तिम्रो खुसी सजाउने अझै सयौँ वर्ष आओस् हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्त आजको दिन संसार यो रमाइलो आजको दिन चारैतिर घमाइलो आजको दिन हाम्रो जीवनमा बसन्तको बहा आयो आहा बसन्तको बहार छायो आहा आजको दिनमा मरभूमिमा पानी पर्यो हो आजको दिनमा मरभूमिमा पानी पर्यो डाँडा आजको दिनमा हाम्रो सानो घरमा आकाशबाट जुन तिम्रो ती मलाई छुँदा तोते बोलीले जब मलाई बोलाउँदा दुःख पीर सबै भुलिदिन्छु म संसारकै सुखी मान्छे म आहा संसारकै सुखी मान्छे म आमा बाबाको आँखाको तारा तिमी आमा बाबाको आँखाको तारा तिमी हामी दुवैको एउटै जिउने आधार तिमी बिहानी पख उदाउने घाम तिमी गाइरहनु जी